6 MHz. นาเด็กก็สัตว์มา दस बजे तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो सबै चाहिँ मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता अहिले तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्चको ध्वनि तरंगमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर डब्लूब्लूब्लू डट रेडियोभिजन डट कम डट एनपी लगअन गरेर संसारभर साथ सुनिरहनु भएको हुनुपर्छ हामी विगत केही हप्तादेखि तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू नियमित रूपमा आलो पालो राखिरहेका छौँ आज पनि तपाईँहरूले मायाले स्नेहले पठाउनुभएका मिठा मिठा मुक्त करापहरूको साथमा उपस्थित भएको छु कार्यक्रम सँगै रहनुहोला रेडियो भिजन सुन्दै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ मूर्तिलाई सम्झेर बलवान पुजेर के गर्छौ मूर्तिलाई सम्झेर बलवान पुजेर के गर्छौ वृद्धदेखि लिएर जवान पुजेर के गर्छौ आफ्नै घर ढल्दा त मौन शान्ति देउता सम्झेर पत्थरलाई भगवान पुजेर के गर्छौ यो मुक्तक मुक्तकार दिव्या मगर्जीको पश्चिम दाङबाट उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भयो दिव्या मगर्जी समूहत पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको निकै मिठो ढङ्गले आउनुभयो मुक्तकार दिव्या मगर्जीकाई नै मुक्त खराबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरिसक्ने आजको यो वसाईमा गत हप्ता तपाईँहरूको मुक्तक एक दुईवटा अङ्गमा मैले प्रसारण गरिसकेको छु भने तपाईँहरूले भने सुनेर साथ दिनुहुन्छ भन्ने मलाई लागेको छ मुक्तक लेखिरहनु भएको तर मुक्तक मालाका लागि पनि नवीन नाम र नियमित रूपमा हामीलाई मुक्तक पठाइरहनुहुने मुक्तकारहरूको मुक्तक मसँग छ म पुनः मुक्तक जोड्छु श्रोता अर्को मुक्तक छ मसँग रिदम बुढा क्यानभासजीको जाजरकोट उहाँको घर हो भुल्दैन मस्तिष्कले सम्झाइहाल्छ नि भुल्दैन मस्तिष्कले सम्झाइहाल्छ नि बल्झिएर अतीत फेरि सताइहाल्छ नि मनमा बसेकी मान्छे हौ तिमी कुनै दिन पराई बने पनि याद त आइहाल्छ नि रिदम बुढाजी हुनुहुन्थ्यो जाजरकोटका मुक्तकार आउँदै गर्नुहुन्छ मुक्तक मालामा अर्को मुक्तक छ मसँग सुरेश विश्वकर्माजीको शिखर एघार डोटी उहाँको घर हो साँच्चै मनमा छोट पुग्ने गरी भन्नुहुन्छ साँच्चै मनमा चोट पुग्ने गरी भन्नुहुन्छ तपाईँ हाम्रै आसपास वरिपरि भन्नुहुन्छ श्रम चलाउने अनि सिप चलाउने बुद्धिजीवीले दलितको हातको पानी चल्दैन कसरी भन्नुहुन्छ निकै मार्मिक मुक्तकरहरूको साथमा मुक्तकार हुनुहुन्थ्यो सुरेश विश्वकर्माजी डोटीबाट अब नै श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौ मसँग मुक्तक छ देवराज खर्ती मगरजीको स्वर्गद्वारी तीन प्युठान उहाँको घर हो यो समयमा गीत रहेको छ समु राईजीले गाउनु भएको संगीत पर्नु भएको शंकर राजेन्द्रजीले लेख्नु भएको मुक्तक सुनौ पहिला देवराज घरती मगर्जीको गीत त म सँगसँगै राख्ने नै छु आँटेका कुरासन अधुरा कसरी भनौँ आँटेका छन् अधुरा कसरी भनौँ यो मनको सपना हुँदैन पुरा कसरी भनौँ लाखौं कोसिस गर्दा पनि भन्न सकेको छैन तिमीलाई मन पराएको कुरा कसरी भनौँ चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै सताइरह्यो यो आँखाले हेरिरह्यो मनको फुल्न बिजाउने कडा जस्तो चन्द्रमा झै मुस्कन तिम्रो चिठी रेडियो भिजन एकानब्बे दशमलव छ मेगा सुन्दै हुनुहुन्छ देवराज कर्ती मगर्जीको मुक्तक सँगसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ आजको यो वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू आलो पालो लिइरहेको छु जसले जे आरोप लाए पनि फरक पर्दैन जसले चे आरोप लाए पनि फरक पर्दैन चारैतिर पासो फिसाए पनि फरक पर्दैन जिन्दगीमा इमान्दार र नियत साफ हुनुपर्छ इन्द्रेका बाउ चन्द्रे आए पनि फरक पर्दैन यसरी मुक्तक मालामा आउनुभयो निकै लामो समय पश्चात मुक्तकार हुनुहुन्छ विकास शिवाजी बिर्तामोड छापाबाट विकास शिवाजी कच्चपको मुक्तक लेख्नुहुन्छ उहाँको मुक्त कार्यक्रममा मैले जोडिसके अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छवि किरण अधिकारीजीको बागचोर नगरपालिका दस पिपल नेटा सल्यान उहाँको घर हो भएन आशाको दियो निभेको पत्तै भएन भएन आशाको दियो निभेको पत्तै भएन व्यवस्थाको भारीले थिचेको पत्तै भएन दुःख पछि मात्रै सुख आउँछ भनी पर्खिरहे दुःखै दुःखमा जिन्दगी बितेको पत्तै भएन मुक्तकार हुनुहुन्छ छवि किरण अधिकारीजी सलियनबाट नियमित रूपमा हामीलाई यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग भावना मन्जुजीको नियमित रूपमा मोरङबाट उहाँ पनि आउँदै गर्नुहुन्छ मरेपछि सहानुभूतिले अर्थ्याउनु भन्दा मरेपछि सहानुभूतिले अर्थ्याउनु भन्दा बाँचुन्जेल दर्द र पीड़ाले चनाउनु भन्दा बरु त्यस्तो आफन्त नहुनु बेस लाग्छ पछि गुनगान गाएर फेरि कसाउनु भन्दा भावना मन्जुजी हुनुहुन्थ्यो मोरङबाट अर्को मुक्तक छ मसँग तेज बहादुर गुरुङजीको चाक्ली तमु भनेर सँगसँगै लेख्नु भएको छ वालिङ नगरपालिका चार स्याङ्जा उहाँको घर हो हाल उहाँ पोखरामा हुनुहुन्छ कसै कसैका छिल छुरीफुरी धेरै छन् कसै कसैका सुरी फुरी धेरै छन् फुरी भन्दा पनि खुरी खुरी धेरै छन् के चाहियो श्री सम्पत्ति आफ्नै नाममा पनि जनताबाट पनि खिच्छन् श्री खुरी धेरै छन् तेज बहादुर गुरुङजी हुनुहुन्थ्यो उहाँ सम्भवत पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अब भने अर्को एउटा गीत सुन्छौँ श्रोता यो समयमा मसँग गीत छ दीप श्रेष्ठजीले गाउनु भएको संगीत भर्नु भएको विप्लव प्रतीकजीले लेख्नु भएको मुक्तक रहेको छ कपिल बाबुजीको दार्चुला उहाँको घर हो कपिल बाबुजीको मुक्तक म राख्छु मुक्तक सँगसँगै गीत हामी सुन्ने नै छौं छेउछाउमा खोला बीचमा घर चिन्ता लाग्छ छेउछाउमा खोला बीचमा घर चिन्ता लाग्छ बर्खाको छ समय छैन भर चिन्ता लाग्छ खोला पहिरोमा डुबेर मरेको दिनौ खबर छ सधैँ लागिरहन्छ मनमा डर चिन्ता लाग्छ हर रात ऐठन गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि हर रात सपनीमा ऐठन छ गाउँमा सायद पहिरो गयो सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि आमालाई हेर्छु आमा र बाबा सम्झिरहन्छु डाँडा पारीको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु गाउँ छोड्दा बिझेका काँडा गाउँ छोड्दा बिझेका काँडा परदेशमा बसी झिकिरहन्छु दिन रात सहरमा झरी पर्छ गाउँमा सायद खेतै बग्यो कि गाउँमा सायद खेतै बग्यो कि गाउँमा सायद खेतै बग्यो कि हर रा तिमीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु हो उडिरहने चरीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु लेख बेसी देउराली डाँडा लेख बेसी देउराली डाँडा परदेशमा सम्झी तडपिरहन्छु हर साज सहरमा भुरी चल्छ गाउँमा सायद छानै उड्यो कि गाउँमा सायद छानै कपिल बाबुजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तक माला सुन्दै हुनुहुन्छ म मुक्तक तपाईँहरूकै आलो फालो लिइरहेको छु छेक्ने बार हुन्न कुनै अल्झाउने डोरी हुन्न छेक्ने बार हुन्न कुनै अल्झाउने डोरी हुन्न हाई सन्चो हुन्छ पछिलाई कमजोरी हुन्न पिलो जस्तै भएको छ हाम्रो यो सम्बन्ध ननी छोरी हुन्न यसलाई नि ननी थोरी हुन्न उहाँ हुनुहुन्थ्यो मुक्तकार विलासी मान्छेजी सेङ्जाका मुक्तकार मुक्तक कच्छपको लेख्नुहुन्छ मुक्तक मालालाई यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ उहाँसँग दार्मा पाँच सल्यानका मुक्तकार हुनुहुन्छ उहाँ रोशन खड्कासी यस्तो गल्ती जानाजान किन गर्नुहुन्छ यस्तो गल्ती जानाजान किन गर्नुहुन्छ दुनियाँको अघि अपमान किन गर्नुहुन्छ हुलिया हेरी असक्षम शम्सी बडो हेप्नुभयो बन्नुहोस् चित्र हेरी चरित्र बयान किन गर्नुहुन्छ रोशन खड्काजी हुनुहुन्थ्यो नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि अर्को मुक्तक मसँग राजेन्द्र नकालजीको रुकुम पश्चिम उहाँको घर हो कोही हाँस्ने कोही रुने संसारको नियम कोही हाँस्ने कोही रुने संसारको नियम बिछोड अनि मिलन हुने संसारको नियम बाँचुन्जेल त मै खाउँ मैलाउ भन्ने तर पनि मरेपछि माटोमै खुने संसारको नियम राजेन्द्र नकालजी हुनुहुन्छ मुक्तककार उहाँकै मुक्तक लिए मैले अर्को मुक्तक छ मसँग अनिश चौधरीजीको टिकापुर कैलाली उहाँको घर हो हाल उहाँ चितवनमा हुनुहुन्छ घाम पर्दा पनि मनमा छाया धेरै थियो घाम पर्दा पनि मनमा छाया धेरै थियो दुःख पर्दा साथ दायाँ बायाँ धेरै थियो चकचक गर्दा सम्झाउँथिन् आमा गाली गर्थिन् कहिले त्यसै नि रिस भन्दा माया धेरै थियो अनि चौधरीजी पहिलो पटक हुनुपर्छ आउनु भएको यसरी पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौं यस गीतमा स्वर शब्द संगीत रहेको छ यश कुमारजीको मुक्तक रहेको छ मसँग दीपक जैसी यात्रेयजीको उहाँले आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ दीपक जैसी यात्रेयजीको मुक्तक सुनौ गीत त म राख्ने नै छु मेरो आगमन तिम्रो लागि दुर्भाग्य भित्र्याउने ढोका भयो मेरो आगमन तिम्रो लागि दुर्भाग्य भित्र्याउने ढोका भयो जानी जानी पनि मेरो कारण तिम्रो साथ धोका भयो म डराएँ यो समाजले बनाएको रूढीवादी दायरा तोड्न मैले गर्न सकिन आँट अब जीवन दुःखको धोका भयो जानी जानी आए तिम्रो खुसीको छेडमा मेरी मायालु जानी जानी न तिम्रो खुसीको छेडमा मेरी मायालु रिसाले होइन लाजाले होइन अनर्थ सोच मेरी मायालु आइन तिम्रो खुसीको छेडमा सधैँ साथ राख्नु मेरो चाह थियो भन्न नसक्नु ठुलो भोल भयो भन्न नसक्नु ठुलो भोल भयो जानी जानी आइन तिम्रो खुसीको छेडमा मेरी माया संविधानमा कार्यक्रम पुस्तक माला ल्याउनु भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल हर दुख यो पीडा तिमीलाई म कसरी सुना हर दुख सुख म तिमी सँगै बाँड्थे यो पीडा तिमीलाई म कसरी सुनाउ तस्बिर तिम्रो सुस्तारी छोए तस्बिर तिम्रो सुस्तारी छोए छातीमा राखे धेरै बेर राखे धेरै बेर रोए जाने जाने आइन तिम्रो खुसीको छेडमा मेरी मायालो रिसाले होइन दीपक जैसेजीको मुक्तक रेडियो भिजन सुन्दै हुनुहुन्छ सँगसँगै गीत मैले तपाईँहरू समक्ष राखेँ कृष्ण मुक्तक मालामा मदन भण्डारी सु तपाईँहरू समक्ष मुक्तक लिइरहेको छु आलो पालो तपाईँ केही ढिला नगरी म मुक्तक मिलिन चाहन्छु बन्दा म अग्नि उनी निश्चल जल भनिदिन्छन् बन्दा म अग्नि उनी निश्चल जल भनिदिन्छन् पीडाले विक्षिप्त भई टुट्दा बल भनिदिन्छन् दिए लाखौं पीडा म पुरुष भई उनको तनलाई आखिर स्त्री हुन् उनी रता सरल बनिदिन्छन् उहाँ हुनुहुन्थ्यो मुक्तकार प्रकाश पाठक योगीजी भरतपुर तेइस जगतपुर चितवन उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालालाई सम्झँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग अनुरागी विनोद गैरेजीको जिन्दगीले खुनमोड लिन्छ थाहै हुँदैन जिन्दगीले खुनमोड लिन्छ थाहै हुँदैन हाँस्दा हाँस्दै रुवाइदिन्छ थाहै हुँदैन बेला आउला मुस्कुराउला भन्दै साँचेको बाक्कै खुसी खुसिन्छ थाहै हुँदैन हो नि यो मुक्त अनुरागी विनोद कैरेजीको नियमित रूपमा आउँदै गर्नुहुन्छ यो पटक भने सम्पर्क ठेगाना लेख्न छुटाउनु भएछ अर्को मुक्तक समाजसँग गोविन्द खनालजीको हरिनाश चार सिंसा उहाँको घर हो रोएको छ यो मन घर छोडेदेखि रोएको छ यो मन घर छोडेदेखि पैसासँग संस्कृति थर छोडेदेखि बा आमाको सहारा हुन्छु भन्ने छोरो फेरि दुख्यो मुठुसले भर छोडेदेखि गोविन्द खनालजी हुनुहुन्थ्यो सिङ्जाबाट अर्को मुक्तक छ मसँग अनिल उदासजीको मंगल सिनेगार सामु घर हो जे गर्छ निर्णय राजनीतिले गर्छ ससाय हुँदैन जे गर्छ निर्णय राजनीतिले गर्छ सजाय हुँदैन कानूनको पनि जो सागर मर्छ सजाय हुँदैन तपाई भ्रष्टाचार गर्नुहोस् या ज्यान मार्नुहोस् बस नेताको आशीर्वाद हुनुपर्छ सजाय हुँदैन यसरी मुक्तक लेखेर पठाउनु भयो अनिलो दासजीले अछामबाट अब नि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौं यो समयमा मसँग गीत छ निशान भट्टराईजी र इलिना चौहानजीले गाउनु भएको हर्क साउदजीले लेख्नु भएको यस गीतमा म्युजिक कम्पोजर रहेको छ बाबु अधिकारी जीको मुक्तक राईको छ भीम सुवेदीजीको अहिले उहाँसँग अर्जुन धारा तीन खुद्नाबारी झापा उहाँको घर हो मुक्तक सुनौ पहिला भीम सुवेदी सुवेदीजीको सँगसँगै गीतमा जोड्ने नै छु मन मुटु अनि धर्कन एउटै भए पो माया मन मुटु अनि धडखन एउटै भएपो माया मुस्कान सहित जीवन एउटै भएपो माया टाढा टाढा हुन्छौ तिमी झुक्क्याएर फलभरमा तिमी र मैले टेक्ने आँगन एउटै भएपो माया जुनु दाउने तारा लाग्ने सधैँ राति राति एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि जुनु दाउने तारा लाग्ने सधैँ राति राति एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि कालो कपाल घुङ्रियो मनमा माया उम्रियो कति बस्नु हेरेर राख मायाले 疼。 गर्नुहुने मुक्तकार भीम सुवेदीजीको मुक्त खराबहरूसँग सँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्सको कार्यक्रम मुक्तक मालामा मुक्तक लिने सिलसिला आजलाई भने श्रोता यति मात्रै तपाईँहरूले भएका आज धेरै मुक्त खराबहरू मसँग छन् सुरक्षित छन् अर्को पाला अर्को पाला पक्कै जोड्नेछु हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला द रेट जीमेल डट कममा तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू मेल गर्न सक्नुहुन्छ मुक्तक नाराको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सिटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै श्री विजय अधिकारीजीले गाउनु भएको पूनम वतेजीले लेख्नु भएको यस गीतमा म्युजिक कम्पोज रहेको छ सिडी विजय अधिकारीजीको नै निकै नै मिठो गीत छ मिठो गीत तपाईँलाई छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री केवल तिमीलाई केवल तिमीलाई केवल तिमीलाई केवल तिमीलाई खोला सधैँ बगिरहोस् मुहान सुकेर गए पनि माया सधैँ रहिरहोस् बिछोड भएर गए पनि खोला सधैँ बगिरहोस् मुहान सुकेर गए पनि माया सधैँ रहिरहोस् इछोड भएर गए पनि अबिरल मायाको कोशलीहरू केवल तिमीलाई केवल तिमीलाई केवल तिमीलाई केवल तिमीलाई भने किन भयो हाम्रो मिलन छुट्नु नै थियो भने किन बन्यो हिउँको पहाड बिल्नु नै थियो भने किन भयो हाम्रो मिलन छुट्नु नै थियो भने अभिर माया को कोशली केवल केवल लाई केवल लाई केवल लाई केवल